साहित्य भित्रको एउटा पृथक कार्यक्रम मुक्त डायरी अबदेखि हरेक बुधबार रात्रिकालीन समय नौ पन्ध्रदेखि नौ पचपन्न बजेसम्म एकैसाथ रेडियो राप्ती एफएम सल्यान र प्रकृति एफएम दाङबाट सुन्न नभुल्नुहोला प्रस्तुता उत्तर कुमार साहुको साथमा कार्यक्रम मुक्तक डायरी भाला हो कि तरवार उपहार पठाएछौ भाला हो कि तरवार उपहार पठाएछौ हजार जुनीको दङ्गार उपहार पठाएछौ आफ्नै सम्झी माया गर्दा तिमीलाई भाला हो कि तरबार उपहार पठाएछौ हजार जुनीको जङ्घार उपहार पठाएछौ आफ्नै सम्झी माया गर्दा तिमीलाई बदलामा कारागार उपहार पठाएछौ भाला हो कि तरबार उपहार पठाएछौ हजार दुरीको जङ्घार उपहार पठाएछौ नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्त किटारीको एकतिसौँ श्रृङ्खला पर्खिएर बस्नुभएका सम्पूर्ण श्रोता अनि साथीहरूमा रेडियो राप्ती एफएम सल्यानका प्राविधिक मित्र बुद्धिपुन अनि रेडियो प्रकृति एफएम दाङका प्राविधिक मित्र माधव कडेलसँगै म कार्यक्रम प्रस्तुता उत्तरी कुमार साहुको तर्फबाट तपाईँहरूले यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ सल्यानको सामुदायिक रेडियो राप्ते एफएम एक सय चार थुप्रो आठ मैघार्च र इन्टरनेट अनलाइनमा W W W dot radio Rapti dot org dot NP र डाङको रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगाहर्ज इन्टरनेट अनलाइनमा W W W dot radio Prakriti dot कमबाट हरेक बुधबार बिबिसी नेपाली सेवा पछि नौ पचपन्न बजेसम्म तपाईँहरूले कार्यक्रमलाई सुन्न सक्नुहुन्छ कार्यक्रममा तपाईँहरूले मुक्तक पठाउन चाहनुहुन्छ भने कार्यक्रममा हामीहरूले फेसबुकमा प्राप्त भएका केही मुक्तकहरू वाचन गर्छौँ अनि त्यसै गरेर तपाईँहरूले टेलिफोन मार्फत पनि आए आएर आफ्ना मुक्तकहरू सुनाउन सक्नुहुन्छ तपाईँहरूले फेसबुक मार्फत आफ्ना मुक्तकहरू कार्यक्रममा पठाउन चाहनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर तपाईँहरूले मुक्तक डायरी सर्च गर्नुपर्ने हुन्छ मुक्तक डायरी सर्च गरिसकेपछि त्यहाँ एउटा पेज र आइडी आउँछ तपाईँले पेजलाई लाइक गरिदिनुहोला अनि आइडीमा साथी बन्न चाहनुहुन्छ भनेपछि साथी बन्नको लागि फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ मुक्तक डायरी नेपालीमा लेख्दा पनि हुन्छ अङ्ग्रेजीमा लेख्दा पनि हुन्छ रोमनमा M U K T A K Muktak Y diary Muktak diary search गर्नुहोस् पेज आइसकेपछि पेजलाई अहिलेसम्म करिब करिब तिन हजार तिन सय तिसजनाभन्दा बढी साथीहरूले लाइक गरिसक्नु भएको छ तेत्तिस सयभन्दा बढी साथीहरूले लाइक गर्नुभएको छ तपाईँहरूले पनि लाइक गरेर मात्र आफ्ना मुक्तकहरू पठाउनुहोला मुक्तक पठाइसकेपछि तपाईँहरूले कार्यक्रमको पेज राइटी दुबईमा पठाउनुभएका मुक्तकहरूलाई मैले केही उत्कृष्ट उत्कृष्ट मुक्तकहरू छानेर अनि नयाँ साथीहरूलाई विशेष प्राथमिकता दिँदै कार्यक्रममा तपाईँहरूका मुक्तक वाचन गर्नेछु आजको कार्यक्रमलाई तपाईँहरूले सुन्न सक्नुहुन्छ रामचरण श्रेष्ठजीको blog W W W dot Chisapani Nepal dot blog dot com Dhruvaraj ओलीको W W W dot Salyan Drishtikon dot com त्यसै गरेर तपाईँले W W W dot Nepali Kala one dot blog spot dot com त्यसै गरी तपाईँहरूले आजभोलि एन्ड्रोइड मोबाइल धेरै साथीहरूले चलाउनुहुन्छ एन्ड्रोइड मोबाइलमा तपाईँहरूले प्ले स्टोरमा गएर नेपाली अडियो बुक भन्ने चाहिँ सर्च गर्नुभयो भने त्यहाँ नेपाली अडियो बुक सर्च गर्नुहोस् अनि कार्यक्रमलाई तपाईँहरूले त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ अनि तपाईँहरूले अबबाट कार्यक्रमलाई डब्लु डब्लु डब्लु डट डायरीका पानाहरू डट ब्लग स्पट डट कमबाट पनि कार्यक्रम सुन्न तथा डाउनलोड गर्न सक्नुहुन्छ तपाईँहरूले यी लिङ्कहरू भेटाउनु भएन भनेपछि मलाई उत्तर कुमार साहु सर्च गर्नुहोस् उत्तर कुमार साहु सर्च गरेपछि म भेटिनेछु त्यहाँ तपाईँहरूले त्यहाँ मलाई पठाउनु भयो भने चाहिँ अफलाइन म्यासेज तपाईँहरूलाई म ती म्यासेज मार्फत यी लिङ्कहरू Chisapani Nepal dot blog dot com Salyan Drishtikon dot com नेपाली कला ब्लग ईश्वर डट कम त्यसै गरी नेपाली अडियो बुक अनि त्यसै गरेर डायरीका पानाहरू ब्लग स्वर डट कमका यी लिङ्कहरू पठाइदिनेछु यसो गर्दाखेरि तपाईँहरूलाई अलि सजिलो हुनेछ कार्यक्रम मुक्त मुक्तग्रारी सुन्नुको लागि तपाईँहरूले युट्युबमा गएर पनि खोज्न सक्नुहुन्छ मुक्त डायरी सर्च गरेर युट्युबमा भेटाउन सक्नुहुन्छ अनि उत्तर कुमार साहु सर्च गरेर पनि युट्युबमा कार्यक्रमका सबै श्रृङ्खलाहरू तपाईँहरूले त्यहाँ भेटाउन सक्नुहुन्छ कार्यक्रमको बारेमा यदि जानकारी गराइसकेपछि अब भने तपाईँहरू आजको लागि हाम्रो मोबाइल नम्बर अन्ठानब्बे छ बयासी पचासी दुई सय पचपन्न अन्ठानब्बे छ बयासी पचासी दुई सय पचपन्नमा तपाईँहरूले फोन गर्दै गर्नुहोस् मुक्तक सुनाउनुको लागि यदि मुक्तक लेख्नुहुन्छ मुक्तकलाई मन पराउनुहुन्छ भनेपछि मात्र कार्यक्रममा फोन गरिदिनु होला अन्य प्रतिभा भएका साथीहरूले चाहिँ कार्यक्रममा फोन नगरिदिनु होला भन्छु म अन्य कार्यक्रममा यहाँ मैले मुक्तक वाचन गरिरहँदा अलि धेरै साथीहरूले फोन गर्नुभएको हुन्छ फोन चाहिँ अलि एकैछिन होल्डरमा बस्दा पनि कटाइहाल्नुहुन्छ त्यस्तो चाहिँ नगरिदिनु होला एकछिन होल्डरमा बसेर अनि आफ्नो मुक्तक सुनाउन सक्नुहुन्छ यति भन्छु अहिले भने हामी एउटा गीत सुन्छौँ गीतपछि तपाईँहरूका टेलिफोन अनि उत्कृष्ट बिसवटा मुक्तकहरू लिएर आउने छौँ अहिले भने यो मिठो सुगम सङ्गीत तपाईँहरूको लागि पनि डराउँछु मुटु घोचे झै लाग्छ फुल देख्दा पनि डराउँछु मुटु घोचे झै लाग्छ जुन देख्दा पनि कराउँछु जुन पनि कराउँछु छाती पोले झै लाग्छ तिम्रो तस्बिर लैजाऊ प्रिया तिम्रो तस्बिर लैजाऊ प्रिया आधी रातमा भोलि झै लाग्छ आधी रातमा भोलि झै लाग्छ लाग्छ पात खस्ता पनि तर्सिन्छु पहाड खसेझै लाग्छ आफ्नै छाया सँग झस्किन्छु आफ्नै छाया सँग झस्किन्छु मसान बसे झै लाग्छ चुडी सकेको तिम्रो कसमले चुडी सकेको तिम्रो कसमले फेरि घाटे कसै एकदमै मिठो सुगम सङ्गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्त डायरीको व्यवसायमा तपाईँहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्त डायरी सामुदायिक रेडियो राप्त एफएम सल्यान र प्रकृति एफएम दाङबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम मुक्त डायरी सुन्दै हुनुहुन्छ तपाईँहरूले आजको कार्यक्रममा तपाईँहरू सहभागीको लागि अन्ठानब्बे छ बयासी पचासी दुई सय पचपन्नमा फोन गर्नुहोला कार्यक्रममा धेरै मुक्तकहरू प्राप्त भएका हुन्छन् तीमध्ये केही मुक्तकहरू मैले आजको कार्यक्रममा लिनेछु भाला हो कि तर तरवार उपहार पठाएछौ भाला हो कि तर तरवार उपहार पठाएछौ हजार दुरीको जङ्घार उपहार पठाएछौ आफ्नै सम्झी माया गर्दा तिमीलाई बदलामा कारागार उपहार पठाएछौ मनोज बाछा मगर रुकुमबाट लेखेर पठाउनु भएको थियो यो मुक्तक मैले सुरुमा वाचन गरेको मुक्तक थियो यो यति बेला मैले मुक्तकहरू लिन्छु केही उत्कृष्ट उत्कृष्ट मुक्तकहरू पहिलो मुक्तक रहेको छ सन्तोष अम्गाईले लेख्नुहुन्छ नामजुङ दुई गोर्खा हाल चाहिँ थेगु दक्षिण कोरियामा हुनुहुन्छ तिम्रो खुसीमा जाना जान बाधा बनाए भने तिम्रो खुसीमा जाना जान बाधा बनाए भने अनि तिम्रो लागि आफैलाई आधा बनाए भने के भनेर मन बुझाउँछौ तिमी आफै भन्देऊ प्रिया तिम्रो खुसीमा जाना जान बाधा बनाए भने अनि तिम्रो लागि आफैलाई आधा बनाए भने के भनेर मन बुझाउँछौ तिमी आफै भन्देऊ प्रिया कृष्णले झैँ रुक्मिनी र राधा बनाए भने तिम्रो खुसीमा जाना जान बाधा बनाए भने अनि तिम्रो लागि आफै आफैलाई राधा बनाए भने सन्तोष समगाई नामजुङ दुई गोर्खा हाल चाहिँ ठ्यागु दक्षिण कोरियामा हुनुहुन्छ निकै नै मिठा मिठा मुक्तकहरू लेखेर पठाउनुहुन्छ त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला सुरेश बैरागी कान्छाले लेख्नुहुन्छ नुवा गाउँ पाँच रोल्पा हाल चाहिँ राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा हुनुहुन्छ आफ्नो पक्षमा राम्रो कार्यकर्ता पार्न छानाछान गर्दछन् आफ्नो पक्षमा राम्रो कार्यकर्ता पार्न छानाछान गर्दैछन् अनि एक्लै अर्कोलाई रुखु बोली हानाहान गर्दैछन् आफ्नो पक्षमा राम्रो कार्यकर्ता पार्न छानाछान गर्दैछन् अनि एक्लै अर्कोलाई रुखो बोली हानाहान गर्दैछन् हिजो सँगसँगै जनयुद्ध नेतृत्व गरेका बाबुराम प्रचण्ड हेर्नुहोस् त आज एक आपसमा खुट्टा तानातान गर्दैछन् आफ्नो पक्षमा राम्रो कार्यकर्ता पार्न छानाछान गर्दैछन् अनि एक्लै अर्कोलाई रुखो बोलीले हानाहान गर्दैछन् सुरेश बैरागी कान्छा नुबा गाउँ पाँच रोल्पा हाल चाहिँ राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा हुनुहुन्छ यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट मलेसियाबाट नाम भन्नुहोस् त तपाईँको शिव अन्जान शिवजी सन्चै हुनुहुन्छ हामी पनि सन्चै छौँ घर चाहिँ तपाईँको सल्यान कुन ठाउँ रे खैरा गाउँ खैराबाङको डाँडासिममा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम सुनिरहनु भएको छ तिमीले म मरेको हेर्न चाहन्छु भने निकै नै मिठो मुक्तक सुनाइदिनु भयो शिवजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै होला अहिले पनि हामी छुट्टिन पूर्व एउटा मिठो सुगम सङ्गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् छुट्टिन्छौँ नमस्कार आउनु भएको थियो सल्यान खैराबाङको मान्छे हुनुहुन्थ्यो मलेसियाबाट शिव अन्जान मुक्तक सुनाएर गए जानुभएको छ अब भने म केही मुक्तकहरू लिन्छु हेमन्त गौतमले लेख्नुहुन्छ त्रिवेणी एक टुनी बोट सल्यानबाट अघि बढ्न साहस मिल्ने बात दिनु तिमी मलाई अघि बढ्न साहस मिल्ने बात दिनु तिमी मलाई लड्न लाग्दा समाउने हात दिनु तिमी मलाई कहिलेकाहीँ मन दुख्ला आँसु खस्ला एकैछिनमा अघि बढ्न साहस मिल्ने बात दिनु तिमी मलाई लड्न लाग्दा समाउने हात दिनु तिमी मलाई कहिलेकाहीँ मन दुख्ला आँसु खस्ला एकैछिनमा त्यति बेला रुने सिङ्गो रात दिनु तिमी मलाई अघि बढ्न साहस मिल्ने बात दिनु तिमी मलाई लड्न लाग्दा समाउने हात दिनु तिमी मलाई यमन्त गौतम त्रिवेणी एक टुनी टुनिबोर्ड सल्यानबाट लेखेर पठाउनु भएको थियो मुक्तक त्यसै गरेर अर्को मुक्तक लिन्छु यति बेला अभागी कालिदासले लेख्नुहुन्छ लेख पोखरा पाखापानी तिन सल्यानबाट यादले मात्र जिन्दगी यो चलाएर चल्ने भए यादले मात्र जिन्दगी यो चलाएर चल्ने भए आँसुले त्यो पत्थर मन गलाएर गल्ने भए किन आउँथे तिम्रो सामु माएको भिख माग्दै यादले मात्र जिन्दगी यो चलाएर चल्ने भए आँसुले त्यो पत्थर मन गलाएर गल्ने भए किन आउँथे तिम्रो सामु माएको भिख माग्दै फोटो जस्तै मनको तस्बिर जलाएर जल्ने भए यादले मात्र जिन्दगी हो चलाएर चल्ने भए आँसुले त्यो पत्थर मन गलाएर गल्ने भए अभागी कालिदास लाइक पोखरा पाखापानी तिन सल्यानबाट त्यसै गरेर अर्को मुक्तको पनि म लिन्छु यति बेला भरत केसीले शारदा नगरपालिका एक सल्यानबाट लेखेर पठाउनु भएको छ भए जति खुसी सबै खुसी बैगुनीले भए जति खुसी सबै खुसी बैगुनीले बनाई छोडी मलाई बेहुसी बैगुनीले मनमुटु सबै दिएकै थिएँ उसलाई भए जति खुसी सबै खुसी बैगुनीले बनाए छोडी मलाई बेहुसी बैगुनीले मनमुटु सबै दिएकै थिएँ उसलाई तर सिङ्गो शरीरमा नै आगो झोसी बैगुनीले भए जति खुसी सबै खुसी बैगुनीले बनाइ छोडी मलाई बेहुसी बैगुनीले भरत केसी शारदा नगरपालिका सल्यानबाट यति बेला धेरै साथीहरूले फोन गरिराख्नु भएको छ फोन उठाउन पनि सकिरहेको छैन मुक्तक पढ्दाखेरि फोन रिसिभ गरेँ भनेपछि फेरि तपाईँहरूले फोन काटिहाल्नुहुन्छ फोल्डमा कति पनि बस्नु मन गर्नु हुँदैन नि त्यही भएर चाहिँ म जति बेला चाहिँ मुक्तक पढिसक्छु त्यति बेला मात्र तपाईँहरूका फोन कल लिने कोसिस गरिरहेको छु यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट लक्ष्मीपुरदेखि भीमा उदासी मगर उदासी मगर लक्ष्मीपुरबाट लक्ष्मीपुरमा बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले सुन्दै हुनुहुन्छ कस्तो लाग्छ कार्यक्रम तपाईँलाई राम्रो लाग्छ अनि मुक्तक तयारी छ तपाईँको ल सुरु गर्नुहोस् भीमाजी आउनुभएको थियो लक्ष्मीपुरबाट भीमा उदासी मगर मुक्तक सुनाउनुहोस् भन्दै थिएँ मुक्तक नसुनाएर गइसक्नु भएको छ यति बेला टेलिफोन सम्पर्कमा हुनुहुन्छ म एकजनासँग कुराकानी गर्छु अनि त्यसपछि केही तपाईँहरूका मुक्तकहरू लिनेछु हेलो हजुर नमस्कार नमस्ते को बोल्नुभयो कहाँबाट पदम बहादुर थापा कुपिण्डी दह सल्यानबाट मुक्तक तयारी छ तपाईँको ल सुरु गर्नुहोस् दैगुनीको काम मेरो माया झुकेको गर्छौँ दैगुनीको काम मेरो निश्चलमाया झुकेको छौँ बल्झिएर जिन्दगी नै झुकेको गर्छौँ बल्झिएर जिन्दगी नै आफ्नै सङ्गी साथ दिन्छ दुःख दुःख सुख पर्दाखेरि आफ्नै सङ्गी साथ दिन्छ दुःख सुख पर्दाखेरि बदलामा दिलगिरीको झुकेको सामु मेरो माया झुकेको छ निकै नै मिठो मुक्तक सुनाइदिनु भयो पदमजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छुट्टिनु पूर्व एउटा मिठो सुगम सङ्गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् हुन्छ छुट्टिन्छौँ नमस्कार काठमाडौँ दह सल्यानबाट पदम बहादुर थापा मुक्तक सुनाएर गइसक्नु भएको छ केही मुक्तकहरू लिन्छु म यति बेला रेशमा राणा मगरले लेख्नुहुन्छ रानी चुरी पाँच सिन्धुलीबाट बाँचुन्जेल दुःख गऱ्यो यति नहो जिन्दगी बाँचुन्जेल दुःख गऱ्यो यति नहो जिन्दगी माया मोहमा पर्यो यति नहो जिन्दगी भन्न त जीवन लिला लामो छ भन्छौँ हामी बाँचुन्जेल दुःख गर्यो यति नहो जिन्दगी माया मोहमा पर्यो यति नहो जिन्दगी भन्न त जीवन लिला लामो छ भन्छौँ हामी जन्म्यौँ बढ्यौँ मर्यौँ यति नहो जिन्दगी बाँचुन्जेल दुःख गर्यो यति नहो जिन्दगी माया मोहमा पर्यो यति नहो जिन्दगी रेशमा राणा मगर राणीपुरी पाँच सिन्धुलीबाट त्यसै गरेर रोहित अनुगार अनुरागले लेख्नुहुन्छ फलाबाङ एक चेलकाँडा सल्यानबाट पीडाहरू भन्दा हत भएपछि पीडाहरू भन्दा हत भएपछि मुटुभित्र पापिनीको खत भएपछि चाहेर नि गर्न के नै पो सक्छु र पीडाहरू भन्दा हत भएपछि मुटुभित्र मात्र पापिनीको खत भएपछि चाहेर नि गर्न म के नै सक्छु र उसलाई पाउनै नलेखेको किस्मत भएपछि पीडाहरू सोचे भन्दा हत भएपछि मुटुभित्र पापिनीको खत भएपछि रोहित अनुराग फलाबाङ एकचाल काँडा सल्यान हाल चाहिँ मलेसियामा हुनुहुन्छ यति बेला हामी एउटा मिठो सुगम सङ्गीत सुन्नतर्फ लाग्छौँ त्यसपछि तपाईँहरूका बाँकी मुक्तक अनि तपाईँहरूका टेलिफोन लिएर आउने नै छौँ अहिलेको व्यवसायमा भने सुगम सङ्गीत तपाईँहरूको लागि मिठो सुगम सङ्गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्त ग्रहारीको यो बसाइमा तपाईँहरूले कार्यक्रम मुक्त ग्रहारी सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रात एफएम सल्यान र प्रकृति एफएम तिरानब्बे दशमलव चार मेघार्ज दाङबाट एकैसाथ कार्यक्रम मुक्त ग्रहारी प्रसारण भइरहेको छ यति बेला प्रविधि कक्षबाट हुनुहुन्छ प्राविधिक मित्र बुद्धिपन हुनुहुन्छ रेडियो राप्ती एफएम सल्यानबाट त्यसै गरी दाङबाट हुनुहुन्छ माधव पटेलले मलाई साथ दिइरहनु भएको छ यति बेला म टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार को बोल्नुभयो कहाँबाट ठाकुर रसाइली के छ ठाकुरजी सन्चै हुनुहुन्छ हामी पनि एकदमै आराम छौँ पर्वतमा बसेर तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ कि कार्यक्रम आउँछ भन्ने मात्र थाहा थियो हजुर हजुर र यो साहित्य सङ्गीतसँग अझै अलिक नजिक हुने भएकाले पनि एकदमै सुन्न र सुनाउन मन लाग्ने अझ फोन गरेको लागिहाल्यो भेट हुने अवसर मिल्यो है फोन गर्नुभयो फोन लागिहाल्यो मुक्तक तयारी छ तपाईँको मुक्तक म एउटा के वाचन गरिहालौँ हुन्छ सुरु गर्नुहोस् ठिक छ गरिबले हातमुख जोड्ने माम हुनु पर्यो कहाँ कसले के के गर्ने खास नाम हुनु पर्यो यो सरकार लास बाकसमा कहिलेसम्म पुग्ने गरीबले हातमुख जोड्ने माम हुनु पर्यो कहाँ कसले के के गर्ने खास नाम हुनु पर्यो यो सरकार लास बाकसमा कहिलेसम्म बोक्ने नेपालमै गरेर बाँच्न सक्ने काम हुनु पर्यो गरिबले हातमुख जोड्ने माम निकै नै मिठो मुक्तक सुनाइदिनु भयो ठाकुरजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै गर्नुहोला यसरी नै मुक्तक सुनाउँदै गर्नुहोला अहिले पनि हामी छुट्टिन पूर्व यहाँबाट एउटा सुगम सङ्गीत बजाउनेछौँ तपाईँले आफ्ना केही सङ्गसाथी मध्ये एकजनालाई सम्झिनुहोस् हुन्छ छुट्टिन्छौँ नमस्कार थियो पर्वतबाट ठाकुर रसाईले नै मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ अब भने तपाईँहरू आउन सक्नुहुन्छ या हुँदैन कार्यक्रमको अन्तिम चरणमा आउन लागिसकेका छौँ सम्भवतः हामी अब टेलिफोन लिन सक्दैनौँ होला यति बेला मुक्तकहरू बाँकी रहेका छन् धेरै मुक्तकहरू उमेश चन्द्र पिपलले लेख्नुहुन्छ रुकुम हाल चाहिँ साउथ इन्डिया बेङ्गलोरमा हुनुहुन्छ दुख्छ भन्ने जानी जानी दुख्यो भन्छौ सानो दुख्छ भन्ने जानी जानी दुख्यो भन्छौ सानो कि त मलाई पत्थर ठाने दुख्यो भन्छौ ठान्नु यस्तो पनि प्रश्न हुन्छ र कलियुगमा दुख्छ भन्ने जानी जानी दुख्यो भन्छौ सानी कि त मलाई पत्थर ठाने दुख्यो भन्छौ सानी यस्तो पनि प्रश्न हुन्छ र कलियुगमा पिठ्युबाट छुरा हानी दुख्यो भन्छौ सानी दुख्छ भन्ने जानी जानी दुख्यो भन्छौ सानी कि त मलाई पत्थर ठानी दुख्यो भन्छौ सानी उमेश चन्द पिपलहरूको हाल चाहिँ बेङ्गलोरमा हुनुहुन्छ त्यसै गरेर कल्पना सिंहले लेख्नुहुन्छ खगेनकोट छ जाजरकोट हाल चाहिँ दाङमा हुनुहुन्छ भो हिरामोती सुन चाहिन्छ भो हिरामोती सुन चाहिन्छ टिपेर ल्याउँ आकाशको त्यो जुन चाहिन्छ चोखो माया सजाएर राख्छु भने मेरो यदि माग बरु मनमुटु कुन चाहिन्छ नभन्नुभो हिरामोती सुन चाहिन्छ टिपेर ल्याउँ आकाशको त्यो जुन चाहिन्छ कल्पना सिंह खगनकोट छ जाजरकोटबाट लेखेर पठाउनु भएको छ अर्को मुक्त लिन्छु यति बेला सीता योगीले शारदा नगरपालिका पन्ध्र बरला सल्यानबाट लेख्नु भएको छ माया के हो कसैसँग मुटु सिहेपछि थाहा हुन्छ माया के हो कसैसँग मुटु सिएपछि थाहा हुन्छ याद के हो टाढा हुँदै जिएपछि थाहा हुन्छ कस्तो हुन्छ बिछोडमा बाँच्नु पर्दाको पीडा माया के हो कसैसँग मुटु सिएपछि थाहा हुन्छ याद के हो टाढा हुँदै जिएपछि थाहा हुन्छ कस्तो हुन्छ बिछोडमा बाँच्नु पर्दाको पीडा साथी तिमीलाई उसले धोका दिएपछि थाहा हुन्छ माया हो कसैसँग मुटु सिएपछि थाहा हुन्छ याद हो टाढा हुँदै जिएपछि थाहा हुन्छ सीतायुगी शारदा नगरपालिका पन्ध्र बरला सल्यानबाट त्यसै गरेर दोषी अनिता बस्नेतले लेख्नुहुन्छ सल्यान बाँचकाँडाबाट माया प्रेममा छानबिन गर्ने अख्तियार छैन यहाँ माया प्रेममा छानबिन गर्ने अख्तियार छैन यहाँ अपराध जति गरे नि गिरफ्तार छैन यहाँ जानी जानी कोमल दिलको हत्या गर्छन् कोही तर दोषीलाई सजाय दिलाउने कारागार छैन यहाँ माया प्रेममा छानबिन गर्ने अख्तियार छैन यहाँ अपराध जति गरे नि गिरफ्तार छैन यहाँ दोषी अनिता बस्ने सल्यान बाँचकाडाबाट धेरै फोनहरू गरिराख्नु भएको छ तपाईँले म तपाईँहरूको फोन गरिदिन सक्दिनँ नरिसाउनु होला यति बेला मुक्त रहेको छ उमेश भट्टराई खोटाङ्गीले लेख्नुहुन्छ खोटाङ चाहिँ छ बाट हाल चाहिँ मलेसियामा हुनुहुन्छ सक्दैनौ बस्न भने मसँग छोडी जान सक्छौ सक्दैनौ बस्न भने मसँग छोडी जान सक्छौ खाएका बाचा कसम सबै तोडी जान सक्छौ समाउँदिन हात तिम्रो छेक सक्ने छैन अब बाटो सक्दैनौ भने बस्न मसँग छोडी जान सक्छौ खाएका बाचाको सम सबै तोडी जान सक्छौ समाउदिन हात तिम्रो छेक्ने छैन अब बाटो शिरमा सिन्दुर लगाई घुम्टो ओढी जान सक्छौ सक्दैनौ बस्न भने मसँग छोडी जान सक्छौ खाएका बाचाको कसम सबै तोडी जान सक्छौ उमेश भट्टराई खोटाङ्गे खोटाङ ज्यामिरेबाट हाल चाहिँ मलेसियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्तक रहेको छ नवीन सङ्घर्षले लेख्नु भएको छ सिन्धुलीबाट न त जुनलाई टिप्न सक्छु न त झार्न सक्छु न त जुनलाई टिप्न सक्छु न त झार्न सक्छु न त तारालाई जुनको ठाउँमा सार्न सक्छु यहीँ सानो बाचा गर्न चाहन्छु म तिमीसँग न त जुनलाई टिप्न सक्छु न त झार्न सक्छु न त तारालाई जुनको ठाउँमा सार्न सक्छु यहीँ सानो बाचा गर्न चाहन्छु म तिमीसँग जे जे भन्छु त्यो व्यवहारमा उतार्न सक्छु न त जुनलाई टिप्न सक्छु न त झार्न सक्छु न त तारालाई जुनको ठाउँमा सार्न सक्छु नवीन सङ्घर्ष सिन्धुलीबाट त्यसै गरेर अर्को मुक्तक पनि लिइहाल्छु म यति बेला लेख्नुभएको छ दिनेश विश्वकर्माले बुधासिंह दिन नुवाकोट हाल चाहिँ मलेसियामा हुनुहुन्छ नगरे नि हुन्छ प्रयास बेकार हुनै सक्दैन नगरे नि हुन्छ प्रयास बेकार हुनै सक्दैन तिमीले सोचेको जस्तो संसार हुनै सक्दैन अन्धोलाई आँखा दान दिएर देख्नेछ बरु नगरे हुन्छ प्रयास बेकार हुनै सक्दैन तिमीले सोचेको जस्तो संसार हुनै सक्दैन अन्धोलाई आँखा दान दिएर देख्नेछ बरु अन्धाको नाटक गर्नेको उपचार हुनै सक्दैन नगरे हुन्छ प्रयास बेकार हुनै सक्दैन तिमीले सोचेको जस्तो संसार हुनै सक्दैन दिनेश विश्वकर्मा बुद्धसिंह तिन नुवाकोट हाल चाहिँ मलेसियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्तक पनि म लिन्छु यति बेला दिपा ढकालले लेख्नुहुन्छ भाचेक गोर्खाबाट आँखाले देख्छ तर दृश्य दुर हुन सक्ला आँखाले देख्छ तर दृश्य दुर हुन सक्ला तछाड मछाड गरी मन आतुर हुन सक्ला देखेर मात्र हुँदैन निहाल्न सक्नुपर्छ सबै आँखाले देख्छ तर दृश्य दूर हुन सक्ला तछाड मछाड गरी मन आतुर हुन सक्ला देखेर मात्र हुँदैन निहाल्न सक्नुपर्छ सबै अन्ध हुन्छ भन्छन् प्रेम बेसुर हुन सक्ला आँखाले देख्छ तर दृश्य दूर हुन सक्ला तछाड मछाड गरी मन आतुर हुन सक्ला दिपा ढकाल भाचे गोर्खाबाट लेखेर पठाउनु भएको थियो मुक्तक तपाईँले पनि मुक्तक पठाउन चाहनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर Muktak diary M U K T A K Muktak space D I A R Y diary Muktak diary search गर्नुहोस् त्यहाँ पेज र आइडी आउँछ पेजलाई लाइक गर्नुहोस् अनि पछि आइडीलाई साथी बन्न चाहनुहुन्छ भने मात्र फ्रेन्ड रिक्वेस्ट पठाउनु होला अहिलेसम्म चौबिस सयभन्दा बढी साथीहरू बनिसक्नु भएको छ अनि तेत्तिस सयभन्दा बढी साथीहरूले लाइक गरिसक्नु भएको छ कार्यक्रम मुक्तक डायरी चाहिँ दुई हजार बहत्तर साल मङ्सिर बाह्र गतेबाट सुरु भएर अहिलेसम्म एकतिसौँ श्रृङ्खलासम्म आइपुगेको छ कार्यक्रमको बारेमा फेरि पनि यो थोरै जानकारी पठाएँ अर्को मुक्तक पनि लिन्छु यति बेला प्रेम भण्डारी धनकुटाबाट लेख्नुहुन्छ बजारको भाउ सुन्दै भोक टर्छ मेरो देशमा बजारको भाउ सुन्दै भोक टर्छ मेरो देशमा भोको भन्दा अगस्ती छिटो मर्छ मेरो देशमा अरे जोल स्रोतको धनी मुलुक नहो हजुर बजारको भाउ सुन्दै भोक टर्छ मेरो देशमा भोको भन्दा अगस्ती छिटो मर्छ मेरो देशमा अरे जल स्रोतको धनी मुलुक नहो हजुर दुधभन्दा पानी नै महँगो पर्छ मेरो देशमा बजारको भाउ सुन्दै भोक टर्छ मेरो देशमा भएको भन्दा अगस्ती छिटो मर्छ मेरो देशमा प्रेम भण्डारी धनकुटाबाट लेखेर पठाउनु भएको छ यो मुक्तक त्यसै गरेर अर्को मुक्तक पनि लिन्छु म यति बेला लेख्नुहुन्छ नानु मगरले किचना साठ स्याङ्जा हाल चाहिँ मरुभूमि भनेर लेख्नुभएको छ तिम्रो लागि फगतमा थिए तिमी मेरै जगतमा थियौ तिम्रो लागि फगतमा थिएँ तिमी मेरै रगतमा थियौ मनले रोजेको खोजेको तिमी नै चाहतमा थियौ नयनभरि आँसु राखी प्राण त्यागी खोजिरहेँ तिम्रो लागि फगतमा थिएँ तिमी मेरै रगतमा थियौ मनले रोजेको खोजेको तिमी नै चाहतमा थियौ नयनभरि आँसु राखी त्यागी खोजिरहे यता म मुर्दा हुँदा उता तिमी मस्त कुलतमा थियौ तिम्रो लागि फगतमा थिएँ तिमी मेरै रगतमा थियौ मनले रोजेको खोजेको तिमी नै चाहतमा थियौ नानो मगर किचना साठ स्याङ्जा हाल चाहिँ मरुभूमिमा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्त रहेको छ यति बेला लेख्नुहुन्छ जीवन भण्डारीले रामनगर दुई प्रासी हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ हो यसरी एकैछिनमा फेरि फेरि आउँछ हो यसरी एकैछिनमा फेरि फेरि आउँछ अनि मनभरि नै याँधै बेरी आउँछ यो मायामा फँसेदेखि के भो कुन्नी हो यसरी एकैछिनमा फेरि फेरि आउँछ अनि मनभरि नै याँधै बेरी आउँछ यो मायामा फँसेदेखि के भयो कुन्नी तिम्रो याद मेरो स्थिति नहेरी आउँछ हो यसरी एकैछिनमा फेरि फेरि आउँछ जीवन भण्डारी रामनगर दुई नवलपरासी हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ अब भने कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ हामी एउटा मात्र मुक्त लिन्छौँ रुद्र कडेल आदर्शले लेख्नुहुन्छ स्थायी ठेगाना राप्ती नगरपालिका नौ चितवन हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ लक्ष्य पुग्नु मनैदेखि अपिल हुनुपर्छ लक्ष्य पुग्न मनैदेखि अपिल हुनुपर्छ हरेक सम्भव साथ दिने दिल हुनुपर्छ हरेस खाना हुन्न रहेछ सानोतिनो चोटले पर्दा लक्ष्य पुग्न मनैदेखि अपिल हुनुपर्छ हरेक सम्भव साथ दिने दिल हुनुपर्छ हरेस खाना हुन्न रहेछ सानोतिनो चोट पर्दा सगरमाथा शिखर चुम्ने मन्जिल हुनुपर्छ लक्ष्य पुग्न मनैदेखि अपिल हुनुपर्छ हरेक सम्भव साथ दिने दिल हुनुपर्छ रुद्र कडेला आदर्श राप्ती नगरपालिका नौ चितौन हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ मैले यी मुक्तकहरू लिएँ उत्कृष्ट बिस भनौँ या आजको कार्यक्रममा यति नै वाचन गर्न सकियो उत्कृष्ट भन्दा पनि समय अभावका कारण तपाईँहरूका धेरै मुक्तकहरू मैले प्रसारण गर्न सकेन कार्यक्रमको पेजमा सत्र अठारवटा मुक्तक थिए त्यसै गरेर आइडीमा चाहिँ सहत्तरभन्दा बढी मुक्तकहरू थिए तीमध्ये छानेर बिसवटा मात्र मुक्तक लिएर आएँ तपाईँहरू धेरै साथीहरू रिसाउनुहुन्छ अबको अर्को श्रृङ्खलामा भने हामी सम्भवतः तपाईँहरूका टेलिफोनै नलिएर मुक्तकहरू मात्र मैले प्रसारण गर्ने वाचन गर्ने कोसिस गर्नेछु यति भन्दै आजको कार्यक्रमबाट हामी चाहिँ बिदा लिएर जानुपर्ने बेला भइसकेको छ आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पठाउनुको लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम मुक्त किरारी सामुदायिक रेडियो राप्ती एफएम त्यसै गरी रेडियो प्रकृति एफएमको ठेगानामा आफ्ना सल्लाह सुझावहरू पठाइदिनु होला अनि तपाईँहरूले सल्लाह सुझाव पठाउनुको लागि फेसबुकको सर्च बक्समा गएर मुक्तक डायरी सर्च गर्नुहोस् त्यहाँ पेज आइडी आउँछ जहाँ तपाईँहरूलाई उपयुक्त हुन्छ पेज आइडी अनि मेरो उत्तर कुमार साहु मेरो व्यक्तिगत पेज छ फेसबुकमा त्यसै गरेर मेरो आइडी जहाँ तपाईँहरूलाई जुन उपयुक्त लाग्छ त्यहीँ तपाईँहरूले दिन सक्नुहुन्छ आफ्ना सल्लाह सुझावहरू यति भन्दै आजको कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद आजको कार्यक्रमलाई इन्टरनेट अनलाइनमा राखेर आफ्नो ब्लगहरूमा आफ्नो वेबसाइटमा राखेर आफ्नो मोबाइल एपमा राखेर सहयोग गर्नुहुने म नाम भन्न गरेको छु सरस्वती चिसाबानी नेपाल डट ब्लक स्पोर्टका सञ्चालक रामचरण श्रेष्ठ त्यसै गरी सल्यान दृष्टिकोण डट कमका सञ्चालक ध्रुव ओली नेपाली कलालाई धन्यवाद दिन चाहन्छु अनि त्यसै गरी एन्ड्रोइड मोबाइलमा राखेर साथ दिनुहुनेलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरेर डायरीका पानाहरू डट ब्लग स्पोर्ट डट कममा राखेर साथ दिनुहुने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रम सुन्नको लागि तपाईँहरूले ज जसले आजको कार्यक्रम सुन्न छुटाउनु भयो आजको कार्यक्रम सुन्न अलि फुर्सद मिलेन कार्यक्रमलाई हामी नेटमा राख्नेछौँ कार्यक्रमलाई युट्युबमा राख्नेछौँ कार्यक्रमलाई ब्लगमा राख्नेछौँ त्यहाँबाट तपाईँले कार्यक्रम सुन्न सक्नुहुन्छ उत्तर कुमार साहु सर्च गर्नुहोस् युटिटिएआर उत्तर के युएमएआर कुमार एसएचयु साहु उत्तर कुमार साहु सर्च गर्नुहोस् र मलाई म्यासेजमा खबर गर्नुहोस् म तपाईँलाई सबै लिङ्कहरू उपलब्ध गराइदिनेछु यसो गर्दा तपाईँलाई खोज्न अलि सजिलो हुनेछ भन्दै यतिन्जेलसम्म मलाई प्रविधि कक्षबाट साथ दिने रेडियो राते एफएम सल्यानका प्राविधिक मित्र बुद्धिपुनलाई धेरै धेरै धन्यवाद त्यसै गरी रेडियो प्रकृति एफएम तिरानब्बे दशमलव चार मेगा हर्ताङका प्राविधिक मित्र माडप कडेललाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता उत्तर कुमार साहु पनि बिदा हुन्छु नमस्कार लिएर कसको दिलमा फुलुला रमा यति धेरै माया गर्छौ खै कसरी भुलुला रमा खै कसरी भुलुला रमा तिम्रो दिलमा